जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छन् तब जन्मिन्छन् साहित्यिक मनहरू जब मनमा भावनाले झङ्कार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ जसले पिउस पटक काव्य पियुषको प्याला हरपल मन मनसाले बहार उत्पन्न गर्छ उत्पन्न मनका भावहरू छता छुल्ल हुन्छन् जब बनेर रचना पानीले मेटिँदैन प्यास लाग्छ साहित्यकै तिर्सना सृजनाहरू सदैव अजर अमर रहन्छन् तिनै अजर अमर सृजनाहरूमा हामी आवाज भर्नेछौ कार्यक्रम मेरो रचनामा साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना मेरो रचना एकान्तमा याद आउँदा अन्याय रुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय सेरुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छु अचेल कस्तो के छ खबर मेरो के बताउँ र तिमीलाई कस्तो के छ खबर मेरो के बताउँ र तिमीलाई मुटुभित्र हुन्छौ तिमी ढुकढुकीमा सुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छु अचेल मेरो मनको प्रिय मान्छे आँखाभरि खेल्छौ तिमी मेरो मनको प्रिय मान्छे आँखाभरि खेल्छौ तिमी कहिले हाँसु कहिले रुन्छु तिम्रै यादमा हुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय से रुन्छु अचेल कसले देख्ला कसले बुझ्ला दिल जलेको मेरो व्यथा कसले देख्ला कसले बुझ्ला दिल जलेको मेरो व्यथा तिमी बिना पीडा मनको आँसु ने धुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय रुन्छु अचेल तिमी हाँसे संसार हाँस ओठमा मुस्कान राख्नु सधैँ तिमी हाँसे संसार हाँस ओठमा मुस्कान राख्नु सधैँ सातौं जन्म तिम्रै बनु यस्तै स्वप्न बुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छु अचेल एकान्तमा याद आउँदा अन्याय रुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर तस्बिर छुन्छु अजेल छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता लुटाउनु नै थियो भने किन रोजो मेरो साथ लुटाउनु नै थियो भने किन जो मेरो साथ छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता तपाईँमा दुखी थिए झनै बढी दुःख दियो म आफैमा दुखी थिए झनै बढी दुःख दियो मेरो आफ्नो प्राण भन्नु जे भने नि तिमी थियो जे भने नि तिमी थियो छोड्नु रहेछ तिमीले मलाई तोड्नु रहेछ हाम्रो नाता आँखा भरि आँसु झर्दै मेरो दिलमा नाम लेखायो भरि आँसु झर्दै मेरो दिलमा नाम लेखायो जुनी भरि माया गर्छु भनी झुटास देखायो भनी झुटास देखायो छोड्नु रहेछ तिमीले मलाई नमस्कार साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा रहनुभएका तपाईँ सबै सबैलाई साहित्यिक अभिवादन गर्न चाहे आज पनि दर्पण पारीका अननीय मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहट सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि विश्वभर जुन सुकै कुनामा रहेर एकैसाथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचना साहित्यको साझा फुलबारी जुन यो बसाइमा यो बारीमा तपाईँकै साहित्यिक सिर्जनाहरू फुल्ने गर्छन् गीत कथा हाइकु कविता यस्तै यस्तै साहित्यको सबै विधाहरू समेट्ने गर्छौँ कार्यक्रम मेरो रचनाको यो रहेर हामी कार्यक्रम मेरो रचनाको सुरुवातमा मैले एउटा गजललाई जोटेँ जुन गजललाई पठाउनु भएको थियो लक्ष्मण भन्तना शिरिषजीले गोर्खा हाल अबुधाबी युएबाट पठाउनु भएको थियो निकै सुन्दर रचना एकान्तमा याद आउँदा अन्याय सही रुन्छु अचेल जति टाढा रहे पनि तिम्रै तस्बिर छुन्छु अचेल तिमी हाँसे संसार हाँस ओठमा मुस्कान राख्नु सधैँ सातौं जन्म तिम्रै भनौँ यस्तै सपना बुन्छु अचेल सातौं जन्म तिम्रै भनौँ यस्तै सपना बुन्छु अचेल निकै सुन्दर रचना रहेको थियो उहाँको र धेरै धेरै धन्यवाद दिन चाहन्छु यो रचनाको लागि लक्ष्मण बन्दना शिरीषजीलाई आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना व्यवसायमा रहेर वाचन गर्न पाइराखौँ प्रिय मित्र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ Chisapani Nepal dot blogspot dot कमबाट त्यसै गरी Mohan Bihani dot blogspot dot कमबाट र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघर्सको ब्लगबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र आज पनि तपाईँकै रचनाहरूको साथमा म उपस्थित भएको छु यदि तपाईँसँग रचनाहरू छन् भने तपाईँले कार्यक्रम मेरो रचनाको ठेगानामा आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघर्स रत्नगर एक बकुलर चोक चितवन तपाईँले फेसबुकमा पनि आफ्ना रचनाहरूलाई पोस्ट गर्न सक्नुहुनेछ मेरो रचनाको फेसबुक पेज तपाईँले सर्च गर्नुभयो भने पाउनुहुनेछ W W W dot Facebook dot com slash मेरो रचना फाइभ सर्च गर्नुहोला तपाईँले आफ्ना रचनाहरू त्यहाँ पनि पठाउन सक्नुहुनेछ त्यसै गरी इमेल पनि गर्न सक्नुहुनेछ तपाईँले RJ Dipendra one two three at Gmail dot कममा गएर पनि आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ प्रिय मित्र हामी कार्यक्रम मेरो रचनाको सुरुवात छौँ गर्छौँ हामी शब्दका कुरा गर्छौँ अक्षरका कुरा गर्छौँ शब्दहरूको पिरामिडमा उभिएर हामी ती रचनाहरूको पर्दाभास गर्छौँ र त्यो भावनाहरूमा बग्छौँ हामी एकैछिन भए पनि नजिक आउनुहोस् रेडियोको त्यो भोलम अलिकति ठुलो पार्नुहोस् सँगै बसेर आजको यो साहित्यिक डुङ्गालाई हामी सयर गर्नेछौँ हामी सँगसँगै सयर गरौँ आज यो साहित्यिक डुङ्गामा हामी एकै ठाउँमा रहेर हामी बग्नेछौँ एकैछिन भए पनि कार्यक्रमको सुरुवातमा एउटा रचनालाई वाचन गरिसके त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यो समयमा गजल छ मेरो हातमा यो गजललाई पठाउनु भएको हो रस्य विक्रम चिमोरिया बिर्तामोड झापाबाट उहाँको रचनालाई अगाडि जोड्छु धेरै राक्षस थोरै भगवान भेटिन्छन् धेरै राक्षस थोरै भगवान भेटिन्छन् यहाँ मान्छेको रूपमा शैतान भेटिन्छन् सुनियो देखियो भोगियो तिम्रो सहरमा सुनियो देखियो भोगियो तिम्रो सहरमा अस्मिता बेच्न राखेका दोकान भेटिन्छन् धेरै राक्षस थोरै भगवान भेटिन्छन् बजार लाग्छ खाडीमा हामी युवाहरूको बजार लाग्छ खाड़ीमा हामी युवाहरूको हाम्रा ती बस्तीहरू सुनसान भेटिन्छन् यहाँ मान्छेका रूपमा शैतान भेटिन्छन् फुटेका छौ तपाईँ हामी एक आपसमा फुटेका छौ तपाईँ हामी एक आपसमा बरु एकजुट भई भेडाका बथान भेटिन्छन् यहाँ मान्छेका रूपमा शैतान भेटिन्छन् खोतालेर हेरेमा यो देश धरती अझै खोतालेर हेरेमा यो देश धरती अझै वीर सहितको चिहान भेटिन्छन् धेरै राक्षस थोरै भगवान भेटिन्छन् यहाँ मान्छेका रूपमा शैतान भेटिन्छन् यहाँ मान्छेका रूपमा शैतान भेटिन्छन् वास्तवमै पनि हो आज धेरै मानिसहरू ती कुसंस्कार बोकेर अगाडि बढिराखेका छन् दाजुभाइहरूको बीचमा त्यो मेलमिलाप छैनन् आफ्नो देशलाई कतातिर बढाउने हो कहाँ लाने हो आज त्यो सोच विचार गरेर अगाडि बढिराखेको समय हामी पाउन सक्दैनौँ प्रिय मित्र आज तपाईँ र म नै अगाडि बढेनौँ भने तपाईँ र मैले हाम्रो देशलाई कडी कसरी अगाडि बढाउन सकिन्छ होइन र बजार लाग्छन् खाडीमा हामी युवाहरूको आफ्नो देशलाई छोडेर केही धन कमाउने आशा लिएर हामी विदेशी छौँ अनि त्यो बाध्यता पनि हौ हामी नेपाली गरिबहरूको र त्यो देशमा गएर आफूले आफ्नो त्यो रगत बगाएका कुराहरू हुँदै थियो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि रहस्य विक्रम चिमोरियाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्छु यो समयमा मेरो हातमा अविरल सागर सौगातजीले सल झण्डी एक रूपन्देहीदेखि पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्छु भो मेरो विचारसँग तुलना नगर भो मेरो विचारसँग तुलना नगर यो स्वार्थी संसारसँग तुलना नगर वास्तवमै पनि हो भो मेरो विचारसँग तुलना नगर यो स्वार्थी संसारसँग तुलना नगर हामी हामी गजलकारहरू देश बेच्दैनौ हामी गजलकारहरू देश बेच्दैनौ लाचारे सरकारसँग तुलना नगर स्वार्थी यो संसारसँग तुलना नगर माया किनबेच गर्ने सामान होइन माया किनबेच गर्ने सामान होइन बजार व्यापारसँग तुलना नगर यो स्वार्थी संसारसँग तुलना नगर सफलता पाउन मेहनत गर्नुपर्छ सफलता पाउन मेहनत गर्नुपर्छ अरूको निधारसँग तुलना नगर हामी गजलकारहरू यो स्वार्थी संसारसँग तुलना नगर ऊ जस्तो म पनि कहाँ गवार छुरा ऊ जस्तो म पनि कहाँ गवार छु र मलाई तिम्रो यारसँग तुलना नगर मलाई तिम्रो यारसँग तुलना नगर यो स्वार्थी संसारसँग तुलना नगर भू मेरो विचारसँग तुलना नगर वास्तवमै पनि त्यो आफ्नो विचारसँग तुलना नगर्नु है भन्ने कुराहरू हुँदै थियो वास्तवमै पनि हामी गजलकारहरू छौँ त्यो देश बेच्दैनौँ हामी लाचारी सरकारसँग तुलना नगर है माया किनबेच गर्ने सामान पनि होइन बजारमा बजारको त्यो व्यापारसँग तुलना नगर भनेर यो निकै सुन्दर रचना पठाइदिनु भयो अविराल स्वागार सौगातजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो वर्षमा रहेर त्यसै गरी अर्को रचनालाई पनि जोड्छु यो समयमा मिठो गजल छ उहाँको पनि हरिहर कडेलजीले अर्क खाँचीदेखि पठाउनु भएको यो रचनालाई पिरतीको नाता जोडे टेलिफोनको ताराबाट पिरतीको नाता जोडे टेलिफोनको ताराबाट माया गर्ने मान्छे खोजी टेलिफोनको ताराबाट हाई भनिन् उनले अनि हलो भने मैले पनि हाई भनिन् उनले पनि अनि हलो भने मैले पनि फेरि मनका कुरा खोले टेलिफोनको ताराबाट माया गर्ने मान्छे खोजी टेलिफोनको ताराबाट मिठो त्यो बोली सुन्छ मुटुभित्र माया जस्तो मिठो त्यो बोली सुन्दा मुटुभित्र माया जाग्यो उनको विचार के छ सोधे टेलिफोनको ताराबाट पिरतीको नाता जोडे टेलिफोनको ताराबाट मेरो प्रस्ताव जब स्वीकार भयो उताबाट मेरो प्रस्ताव जब स्वीकार भयो उताबाट दिलमा उनकै चित्र कोरे टेलिफोनको ताराबाट कहाँ होलिन् कति कस्ती होलिन् भेट भएको छैन कहाँ होलिन् कस्ती होलिन् भेट भएको छैन प्रीको एक फुल रोपी टेलिफोनको तारबाट पिरतीको नाता जोडी टेलिफोनको तारबाट माया गर्ने मान्छे खोजे टेलिफोनको तारबाट माया गर्ने मान्छे खोजे टेलिफोनको तारबाट हरि कडेल अर्घ खाँचीका मित्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र यो व्यवसायमा रहेर अर्को साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सँगै रहनुहोला जिन्दगीको यात्रा छुटे जस्तो लाग्यो भित्री दिल कतै दुखे जस्तो लाग्यो जिन्दगीको यात्रा छुटे जस्तो लाग्यो भित्री दिल कतै दुखे जस्तो लाग्यो पराई कामा चढेपछि झन् पराई टाउकोमा चढेपछि झन् पहाडको शिर झुके जस्तो लाग्यो जिन्दगीको यात्रा टुटे जस्तो लाग्यो देशको हाल स्थिर छैन केले केले देशको हा, हाल स्थिर छैन केले केले वीरताको नाम मुछे जस्तो लाग्यो जिन्दगीको यात्रा छुटे जस्तो लाग्यो गरिबको घर सडकमै छ अझै गरिबको घर सडकमै छ अझै तिनको गाँस बाँस चुडे जस्तो लाग्यो जिन्दगीको यात्रा छुटे जस्तो लाग्यो सीमा सुरक्षाको अत्तो पत्तो छैन सीमा सुरक्षाको अत्तो पत्तो छैन द्रोही मल माला हुने जस्तो लाग्यो जिन्दगीको यात्रा छुटे जस्तो लाग्यो भित्री दिल कतै दुखे जस्तो लाग्यो शान्तिनगर एक जुनेली बस्ती झापा हाल मलेसियादेखि शिव सुवेदीजीले पठाउनु भएको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको यो बसाइमा तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्चमा र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट विश्वभर साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइलाई सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई वाचन गर्ने गर्छौं आज पनि सोही क्रममा जुटिराखेका छौं हामी त्यसै गरी अर्को रचनालाई पनि यो समयमा अगाडि जोड्न चाहन्छु मेरो हातमा रचना रहेको छ मनोज भट्टराईजीको तेरुथुम नेपाल हाल कोरियादेखि पठाउनु भएको यो रचनालाई उहाँले उहाँको रचनालाई अगाडि जोड्छु मान्छे सानो भए नै गरौँ भारी बोकेको छ यो ज्यानले मान्छे सानो भए नै गरौँ भारी बोकेका छ यो ज्यानले बाह्रै मास जाडो गर्मी भोगेको छु यो ज्यालले आफ्नो देशमा रोजगार नपाएर आफैलाई बेच्नु पर्यो आफ्नो देशमा रोजगार नपाएर आफैलाई बेच्नु पर्यो दुखियाको भाग्य कस्तो हुन्छ बुझेको छ यो ज्यालले बाह्रै मास जाडो गर्मी भोगेको छ यो ज्यानले जाबो एक पेट पाल्न के के गर्नु परेन जाबो एउटा पेट पाल्न के के गर्नु परेन कतै साँचो कतै झुटो बोलेको छ यो ज्यानले बाह्रै मास जाडो गर्मी भोगेको छ यो ज्यानले आफ्नो देश गरिब हुँदा हेप्दा रहेछन् सबले आफ्नो देश गरिब हुँदा हेप्दा रहेछन् सबले काममा हुँदा धेरै अपमान सहेको छ यो ज्यानले काममा हुँदा धेरै अपमान सहेको छ यो ज्यानले बाह्रै मास जाडो गर्मी भोगेको छु या ज्यानले बाह्रै मास जाडो गर्मी भोगेको छ यो ज्यानले निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मनोज भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र अन्तमा लेख्नु भएको छ उहाँले कार्यक्रम मेरो रचना निकै मिठो लाग्छ र इन्टरनेटमा सुन्ने गर्छु भनेर लेख्नु भएको छु लेख्नु भएको छ धेरै आभारी रहे तपाईँप्रति र आगामी दिनहरूमा पनि यस्तै यस्तै माया गरेर तपाईँले हामीलाई साथ दिनुहोला भन्न चाहन्छु यो समयमा त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा रचना रहेको छ रामकृष्ण पौडेल अन्यासजीको रचनालाई अगाडि जोड्न चाहन्छु नजरको प्यासी थिए भेटमा तिमी खास लाग्यो नजरको प्यासी थिए भेटमा तिमी खास लाग्यो कर्की नजर पार्दै हेर्थ्यौ त्यसैले त आशा लाग्यो तस्बिर चोरी दिलमै राख्दा पत्तै पाएनौ तिमीले तस्बिर चोरी दिलमै राख्दा पत्तै पाएनौ तिमीले त्यो आँखामा देख्दैनथे त्यसैले त साहस लाग्यो कर्के नजर पार्दै हेर्थ्यौ त्यसैले त आश लाग्यो गाजलुले सजिएका परेलीको बात खेर गाजलुले सजिएका परेलीको बाध अखिर सुन्दै भन्थ्यो यो मुटुले माया कुनै आभास लाग्थ्यो कर्के नजर पार्दै हेर्थ्यो त्यसैले त आशा लाग्यो कालो अनि लामो केश मनै चोर्ने सिङ्गार तिम्रो कालो अनि लामो केश मनै चोर्ने सिङ्गार तिम्रो बसन्तको बहारबाट निस्किएको सुभाष लाग्थ्यो वसन्तको बहारबाट निस्किएको सुवास लाग्थ्यो कर्के नजर पार्दै हेर्थ्यौ त्यसैले त आशा लाग्थ्यो कर्के नजर पार्दै हेर्थ्यौ त्यसैले त आशा लाग्यो रामकृष्ण पौडेल न्यास गजलकुञ्ज भरतपुरदेखि पठाउनु भएको यो रचना थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई शुभकामना पनि छ मेरो तर्फबाट तपाईँ साहित्यकार चितवनका साहित्यकार हुनुहुन्छ उहाँ र उहाँको हिजो मात्र वैवाहिक सम्बन्ध सम्पन्न भएको छ रामकृष्ण पौडेला न्यासजीको र पोखरा सिमालचौर निवासी मन्जु अरियाल बीच पोखराको राम मन्दिरमा हिजो शुभ विवाह सम्पन्न भएको छ नव दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु यो समयमा रहेर गजलकार चितवनका सर्जक हुनुहुन्छ उहाँ रामकृष्ण पौडेलजीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट कार्यक्रम मेरो रचनाको तर्फबाट रेडियो अर्पण एक सय चार थौलो पाँच मेगर्सको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मुना मन सिद्धेलजीको गजल छ उहाँको गजललाई अगाडि जोड्छु भन्थे हाँस्नेहरूको हाँसेकै संसार हुन्छ म त्यही छु जहाँ मुस्कान व्यापार हुन्छ न त सरेकै छौ बसाई सहरको रमझममा सर्न त सरेकै छौ बसाई सहरको रमझममा थाहा होला बत्ती मुनि पनि अन्धकार हुन्छ भन्थे हाँस्नेहरूको हाँसोकै संसार हुन्छ नसुनाउ स्वाभिमानी ठान्नेहरूको कहानी नसुनाउ स्वाभिमानी ठानी नेताहरूको ठानिनेहरूको कहानी दिल कालो बहिर मखमली अनुहार हुन्छ म त्यही छु जहाँ मुस्कानको व्यवहार हुन्छ ए मुटु अर्पिनेहरू हो अझै होसियार रहनु ए मुटु अर्पिनेहरू हो अझै होसियार रहनु भोलि तिम्रो प्रेमको हत्यार तिम्रै यार हुन्छ म त्यही छु जहाँ मुस्कानको व्यापार हुन्छ तिमी कयौँ टाढा जाऊ चाहे घृणा गर मलाई तिमी कयौँ टाढ कसौ चा टाढा जाऊ चाहे घृणा गर मलाई यो मनमा तिम्रो माया सधैँ यादगार हुन्छ म त्यही छु जहाँ मुस्कानको व्यापार हुन्छ भन्थे हाँस्नेहरूको हाँसुकै संसार हुन्छ म त्यही छु जहाँ मुस्कानको व्यापार हुन्छ मुन मन सिगदेलजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु यो रचनालाई देवसागर स्याङजादेखि पठाउनु भएको उहाँले देवसागरजीले उहाँको रचनालाई पनि अगाडि जोड्छु अर्कै माया फेला परे रिसाएर बस तिमी मैले चट्टै माया मारे रिसाएर बस तिमी आफ्ना ठुला गल्ती भुली मेरा साना गल्ती देख्यौ मनको डेरा अन्तैसरी रिसाएर बस तिमी अर्कै माया फेला परे रिसाएर बस तिमी आफ्ना ठुला चुखो माया गर्दा पनि निको चाल नभएसी चुखो माया गर्दा पनि निको चाल नभएसी आज अन्तै रात गुजारे रिसाएर बस तिमी अर्कै माया फेला परे रिसाएर बस तिमी तिमीतिरै हुत्तिएर आउने मेरा मन पनि तिमीतिरै हुत्तिएर आउने मेरा मन पनि अब काँडे तारले बारे रिसाएर बस तिमी अर्कै माया फेला परे रिसाएर बस तिमी घात सम्झैया याद त सम् साथ अखिर तिम्रो बुझाइमा घात सम्झ या त साथ अखिर तिम्रो बुझाइमा उनलाई प्रेम सागर तरे रिसाएर बस तिमी मैले चट्टै माया मारे रिसाएर बस तिमी अर्कै माया फेला परे रिसाएर बस तिमी निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देव सागरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्छु यो समयमा पवन खट्टी मगरजीको रचना छ देखिएपछि भुल्नै गाह्रो रूप हजुरको तारिफ सुन्छु गाउँ शहर खुब हजुरको मनमा कुरा चपाएर मेरै हजुर भन्थ्यौ तर किन सत्य लाग्छन् झुट्ट हजुरको देखिएपछि भुल्नै गाह्रो रूप हजुरको तर किन सत्य लाग्छन् झुट्टा हजुरको मन्द मुस्कान छर्छौ जब फुलले डहा गर्छ मन्द मुस्कान छर्छौ जब फुलले डहा गर्छ दुश्मन नै हो कि क्यारे फुल हजुरको दुश्मन नै हो क्यारे फुल हजुरको औँसी पनि उजेलिन्छ हजुरको साथ भए औँसी पनि उजेलिन्छ हजुर साथ भई केले देखे वहसमा पर्यो जुन हजुरको देखेपछि भुल्नै गाह्रो रूप हजुरको यो दुनियाँ पवनको भरमा बाँचेको छन् पवन किन पछि पछि खुद हजुरको देखेपछि भुल्नै गाह्रो रूप हजुरको तारिफ सुन्छु गाउँ सहर खुब हजुरको पवन घरती मगर विवशीको यो रचना सँगसँगै अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रम सुन्दै गर्नुहोला भन्दै थिए कार्यक्रमको निर्धारित समय सकिसकेको छ र तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सर्जकहरू र सबैलाई धेरै धेरै धन्यवाद आभारी रही रचना पठाएर साथ दिनुभएको लागि इन्टरनेटमा रेडियोमा सुन्नुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद अन्तमा सम्झन चाहन्छु चिसा पानीका मित्र मोहन बिहानी त्यसै गरी रामेछापका रामशरण श्रेष्ठजीलाई पनि सम्झन चाहन्छु यो समयमा र अन्तमा रहेर पुनः एकपटक रामकृष्ण पौडेल चितवनकर सर्जकलाई धेरै धेरै शुभ विवाहको शुभकामना दाम्पत्य जीवनको शुभकामना दिँदै दर्पण पारीका अन्य मित्र रिजन केसीप्रति आभार प्रकट गर्दै तपाईँकै मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु हस्त नमस्कार